साढे पच्चिस लाख बढी जनसङ्ख्या रहेको सुदूरपश्चिममा बाह्रजना मात्र विशेषज्ञ डाक्टर उपक्षेत्रीय अस्पताल र महाकाली अञ्चल अस्पतालमा पुरै दरबन्द रिक्त पुनर्वासको सीमावर्ती क्षेत्रमा हतियार देखाएर भारतीय एसएसबीको आतंक एसएसबीले मानसिक यातना दिने गरेको स्थानीयको भनाई सिकल सेल रोगलाई जनस्वास्थ्य समस्याको रूपमा सम्बोधन गर्न माग सिकल सेल चेक जाँचको मेसिन नहुँदा बिरामी पत्ता लगाउन नै समस्या र सुदूरपश्चिममा पनि मनसुन सक्रिय सरदर भन्दा बढी वर्षा हुने भएकाले आउन सक्ने प्राकृतिक विपत्तिबाट जोगिन सचेत रहन आग्रह प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु साढे पच्चिस लाख भन्दा बढ़ी जनसंख्या रहेको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा स्वास्थ्य संस्थाहरूमा विशेषज्ञ चिकित्सकहरूको दरबन्दी न्यून रहेको छ त्यसमा पनि भएको दरबन्दी पनि पदप्रति नहुँदा यस क्षेत्रका नागरिकहरूले समस्या झेल्नु परेको छ स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टर नहुँदा नागरिकहरूले अलि बढ़ी जटिल समस्या देखिने बित्तिकै टाढा टाढा धाउनुपर्ने बाध्यता रहेको छ क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपाल जोटीका अनुसार सुदूरपश्चिमका विभिन्न स्वास्थ्य संस्थाहरूमा गरी कुल साठीजना विशेषज्ञ डाक्टरहरूको दरबन्दी रहेको छ तर पदपूर्ति भने बीस प्रतिशत पनि हुन सकेको छैन अहिले कुल दरबन्दीमा बाह्रजना मात्र विशेषज्ञ डाक्टरहरू सुदूरपश्चिमका स्वास्थ्य संस्थानमा कार्यरत रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका नायब सुब्बा अमर भण्डारीले जानकारी दिनुभयो उहाँका अनुसार अडचालिसजना विशेषज्ञ डाक्टरहरूको दरबन्दी रिक्त रहेको छ पछिल्लो जनगणना अनुसार पच्चीस लाख बाहन्न हजार पाँच सय सत्र जनसङ्ख्या रहेको सुदूरपश्चिममा बाह्रजना मात्रै विशेषज्ञ डाक्टर हुनु दुःखको कुरा भएको नागरिक समाज डलद्वाका अध्यक्ष लक्ष्मण सिंहले बताउनुभयो सरकारले यस क्षेत्रमा न्यून मात्रामा दरबन्दी राखेको र त्यसमा पनि भएका दरबन्दी पनि पदपूर्ति नगरिदिँदा नागरिकले दुःख पाउनका साथै पाउनुपर्ने अधिकार समेत लिन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो अहिले सुदूरपश्चिमका चारवटा स्वास्थ्य संस्थाहरूमा मात्रै विशेषज्ञ डाक्टरहरूको दरबन्दी तोकिएको छ उपक्षेत्रीय अस्पताल डडेलधुरा सेती अञ्चल अस्पताल महाकाली अञ्चल अस्पताल र जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ डाक्टरहरूको दरबन्दी रहेको छ उपक्षेत्रीय अस्पताल डडेलधुरामा उन्नाइसजना विशेषज्ञ डाक्टरहरूको दरबन्दी भए पनि एकजनाको पनि पदपूर्ति हुन सकेको छैन अहिले एकजना विशेषज्ञ करारमा सेवा प्रवाह गरिरहेका छन् उता कैलालीको धनगढ़ीमा रहेको सेती अञ्चल अस्पतालमा एक्काइसजना विशेषज्ञ दरबन्दी भए पनि एघारजनाको मात्रै पदपूर्ति भएको छ कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा कुल उन्नाइस जनाको दरबन्दी भएकोमा एकजनाको पनि पदपूर्ति हुन नसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका नायब सुब्बा भण्डारीले जानकारी दिनुभयो उहाँका अनुसार जिल्ला अस्पताल बैतडीमा रहेको विशेषज्ञको एक दरबन्दी भने पदपूर्ति भएको छ विशेषज्ञ डाक्टरसँगै सुदूरपश्चिममा मेडिकल अधिकृतिको समेत ठूलो संख्यामा दरबन्दी रिक्त रहेको छ नौटै जिल्लाका विभिन्न एघारवटा स्वास्थ्य संस्थानमा जना मेडिकल अधिकृतको दरबन्दी स्वीकृत भए पनि चालिसवटा मात्रै पदपूर्ति हुँदा एकतीसवटा दरबन्दी रिक्त अवस्थामा रहेको निर्देशनालयले जनाएको छ यसबाहेक अहिले यस क्षेत्रमा करार र अस्थायी गरी चौतिसजना मेडिकल अधिकृतहरू कार्यरत रहेको जनाइएको छ विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जनसङ्ख्या अनुरूप स्वास्थ्यकर्मीको संख्या निकै कम हो त्यसमा झनै पदपूर्ति नहुनुले समस्या गराएको छ कञ्चनपुरको दक्षिणी बेल्ट पुनर्वासको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले केही दिनदेखि आतंक मचाउँदै आएको छ अधिकांश सुकुम्बासी बस्ती भएको सो क्षेत्रमा सीमावर्ती क्षेत्रमा स्थानीयद्वारा खनजोत हुन थालेपछि हात हतियारसहित आएका भारतीय एसएसबीले उनीहरूलाई आतंकित बनाएका हुन् नेपाल भारत सिमाना पिलर नम्बर एक सय उनासै र दुई सय एक नजिकै रहेको नमुना सामुदायिक वन परिसरमा खुलेआम हात हतियारसहित एसएसपी आउन थालेपछि सो क्षेत्र निकै आतंकित बन्दै गएको छ खनजोत गरे समातिर लैजाने धम्की दिँदै उनीहरूको फोटो समेत खिची मानसिक यात्रा समेत दिँदै आएको प्रत्यक्षदर्शी नन्दकला साईको भनाइरहेको छ नेपाल भारत दुई सय नम्बर पिलर नहुनाले पनि सो क्षेत्रमा पटक विवादमा मोछिँदै आएको छ थारू नागरिक समाज कैलालीले सिकल सेल रोगलाई जनस्वास्थ्य समस्याको रूपमा सम्बोधन गर्न सरकारसँग माग गरेको छ पश्चिम तराईको थारू समुदाय सिकल सेल रोगबाट आक्रान्त भइरहेको बेला सो संगठनले यस्तो माग गरेको हो सिकल सेल रोग विरुद्धको अन्तर्राष्ट्रिय जागरण दिवसको अवसरमा हिजो धनगढीमा पत्रकार सम्मेलन गरी समाजले सरकारले सिकल सेल रोगप्रति गम्भीरता नदेखाएको गुनासो गरेको छ समाजका संयोजक दिलबहादुर चौधरीले अरू दीर्घ रोगको जस्तै सिकल सेललाई जनस्वास्थ्य समस्याको रूपमा लिन आवश्यक रहेको बताउनु भएको छ सिकल सेलका सबै बिरामीहरूको आजीवन औषधोपचार व्यवस्था गर्नुपर्ने सिकल सेल जाँच्ने इलेक्ट्रोफोरेसिस मेसिन जिल्लाहरूमा समयमै उपलब्ध गराउनुपर्ने माग समेत राखिएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघार्ज र इन्टरनेटमा युनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ सरकारमा रहेको राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले नेपालमा धर्मनिरपेक्षता र संघीयता आवश्यक नरहेको बताउनु भएको छ हिजो बजाङमा भएको एक कार्यक्रममा मन्त्री थापाले केही ठूला दलहरूले जनताको भावना र मर्म विपरीत संघीयता र धर्मनिरपेक्षता लादेको आरोप लगाउनुभयो उनले योजनाबद्ध ढङ्गले सांगठनिक रूपमा सोझा जनतालाई लोप लालच देखाएर भ्रम सिर्जना गरी धर्म परिवर्तन गराउने अभियान चालेको आरोप लगाएका छन् नेपालको संविधान दुई हजार बहत्तर जारी गर्दा आफ्नो पार्टीले संविधानमा हिन्दू राष्ट्र लेखिनुपर्ने अडान लिए पनि संविधान सभामा आफूहरूको संख्या न्यून हुँदा आफ्नो मान्यताको कदर नभएको आरोप लगाउनु भयो आगामी दिनमा जनताले साथ दिए नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने उहाँले उद्घोष गर्नुभएको छ नेपाली कांग्रेस बझाङको सभापतिमा हर्कजङ बहादुर सिंह विजय हुनु भएको छ तेह्रौं जिल्ला अधिवेशनबाट भएको निर्वाचनपछि हिजो सम्पन्न मत परिणाम अनुसार प्रतिद्वन्दी खडक बोहरालाई नब्बे मतले पराजित गर्दै सिंह विजयी भएका हुन् उनले कुल दुई सय एकचालिस मत पाएका छन् भने उनका प्रतिद्वन्दी बोहराले एक सय एक्काउन्न मत पाएका छन् पैंतिस मत भने बदर भएको जनाइएको छ मतपरिणाम घोषणापछि पराजित बोहरा पक्षका कार्यकर्ताले ढुङ्गामुडा प्रहार गरेका जनाइएको छ उनीहरूले विजय भएको सिंह पक्ष र सुरक्षा निकायमाथि ढुङ्गामुडा गरेका हुन् आजदेखि बैतडीको दुर्गम क्षेत्र मानिएको पुर्चौडी हाटमा इलाका प्रशासन कार्यालयले सेवा प्रदान गर्ने भएको छ बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले हिजो साँझ पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै सो कुराको जानकारी गराउनु भएको हो पुर्चौडी क्षेत्रका एघारवटा गाविसमा सेवा दिने उद्देश्यले पुर्चौडी हाटमा इलाका प्रशासन कार्यालय शुरू हुने भएको हो इलाका प्रशासनले तत्काल नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि नाबालक परिचय पत्र विभिन्न सिफारिसहरू प्रमाणित गर्नुपर्ने कागजातहरू लगायतका सेवाहरू दिने जनाइएको छ डडेलधुवाको कोटेली गाविसमा जातीय भेदभाव तथा छुवाछुतमुक्त अभियान तीव्र पारिएको छ गाविसलाई नै जिल्लाको पहिलो छुवाछुतमुक्त क्षेत्र घोषणा गर्ने तयारीका साथ अहिले गाविसका ओडाहरूलाई धमाधम जातीय भेदभाव तथा छुवाछुतमुक्त ओडा घोषणा गर्ने क्रम तीव्र बनाइएको छ हिजो मात्रै गाविसका दुईवटा ओडाहरूलाई छुवाछुतमुक्त घोषणा गरिएको छ गाविसका वडा नम्बर एक र दुईलाई हिजो एक कार्यक्रमका बीच घोषणा गरिएको हो यस्तै आज वडा नम्बर तीन चार र पाँचलाई छुवाछुतमुक्त घोषणा गरिने गाविस कार्यालयलाई उद्धित गर्दै स्थानीय शेर साउदले जानकारी दिनुभएको छ यसै महिनाको पन्ध्र गते गाविसलाई नै जातीय भेदभाव तथा छुवाछुतमुक्त क्षेत्र घोषणा गरिन लागेको जनाइएको छ यस अभियानमा दलित एकता विकास समाज कोटेली मानव अधिकार सञ्जाल कोटेली र ग्रामीण दलित सुधार समिति डडेलद्वाराले सहयोग तथा सहकार्य गरिरहेका छन् डोटीको कपल्लेकी गाविस पाँचका महिलाहरूले खाजाका लागि पाइने रकम समूहमा बचत गर्न थालेका छन् एडब्ल्यूओ इन्टरनेसनलको सहयोगमा राष्ट्रिय वातावरण तथा श्रम विकास समाज नृत्स नेपाल कञ्चनपुरले डोटीमा सञ्चालन गरिरहेको सुरक्षित आप्रवासन प्रवर्धन तथा मानव बेचबिखन रोकथाम परियोजना अन्तर्गत गठित कपडेउली आप्रवासी महिला समूहले खाजा बापतको रकम बचत गर्न शुरू गरेका हुन् श्रीमान कामको लागि भारत वा तेस्रो मुलुक गएका घरका महिलाहरूको उक्त समूहले थोरै भए पनि बचत गरेमा गाउँघरमा ससना काम टार्न सजिलो हुने उद्देश्यले खाजाको थोरै रकम भए पनि बचतको थालनी गरेका हुन् गएको वर्षको पौष महिनाबाट बचत शुरू गरेका महिलाहरूले हालसम्म पाँच हजार पाँच सय रुपियाँ समूहमा जम्मा गरिसकेको कपडेली आप्रवासी महिला समूहका अध्यक्ष इन्द्रा देवी मल्लले बताउनु भएको छ देशभर मनाइन लागेको विश्व योग दिवस डडेलधुरामा पनि मनाइने भएको छ भोलि असार सात गतेका दिन परेको यस वर्षको विश्व योग दिवस डडेलधुरामा आजबाट नै मनाइन लागेको छ आज र भोलि दुई दिन दिवस मनाउने जनाइएको छ आज बिहान पाँच बजे निर्माण व्यवसायी संघको हलमा उद्घाटन कार्यक्रम राखिएको थियो भने भोलि सोही हलमा योग शिविर आयोजना गरिएको पतञ्जली योग समिति डडेलद्वाराले जनाएको छ यस्तै जिल्ला प्रशासन कार्यालयले पनि विश्व योग दिवस मनाउन आज निर्णय गर्दैछ आज बैठक बसेर दिवसका अवसरमा गर्न सकिने कार्यक्रम तय गरिने प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले जानकारी दिनुभयो दार्चुलामा चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा विकास बजेट पैंसठी प्रतिशत मात्रै खर्च भएको छ कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका अनुसार विकास बजेट एघार महिनामा पैंसठी प्रतिशत खर्च भएको हो पुँजीगत बजेट अस्सी करोड बयासी बासठी लाख अठासी हजार एक सय रुपैयाँ रहेकोमा हालसम्म बाहन्न करोड छप्पन्न लाख छहत्तर हजार एक सय अठहत्तर रुपैयाँ खर्च भएको छ चालु बजेट अन्तर्गत अठाइस करोड छ लाख एघार हजार नौ सय एक्काइस रुपैयाँ खर्च हुन बाँकी रहेको कार्यालयले जनाएको छ जुन कुल बजेटको पैसठी दशमलव दुई प्रतिशत मात्रै हो अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट हिजो बिहान र दिउँसो बैतडीमा भएका दुईवटा बस र जीव दुर्घटना बाहेक पछिल्लो चौबिस घण्टामा अन्य कुनै पनि सड़क तथा सवारीसँग सम्बन्धित घटनाहरू नभएको सुदूरपश्चिमाञ्चल सुदूरपश्चिममा कुनै पनि घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ बस दुर्घटनामा छजना घाइते भएका थिए भने जीव दुर्घटनामा तीनजना घाइते भएका थिए अब आज दिउँसोको मौसमी पूर्वानुमान आज देशका केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ डडेलधुरामा पनि अहिले वर्षा भइरहेको छ आज दिउँसो देशभर मौसम बदली हुनेछ यसका साथै पूर्वी र पश्चिमी क्षेत्रका केही स्थान तथा मध्य नेपालका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुनेछ यसैबीच यस वर्षको मनसुन हिजोबाट सुदूरपश्चिममा पनि सक्रिय भएको छ मौसमविद मिन कुमार अरियालका अनुसार असार एक गते देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन मध्य क्षेत्र हुँदै सुदूरपश्चिममा पुगेको हो उहाँले यस वर्ष सुदूरपश्चिममा सरदरभन्दा बढी वर्षा हुने बताउनु भएको छ वर्षापछि आउन सक्ने प्राकृतिक विपत्तिबाट जोगिन सचेत रहन उहाँले सबैलाई आग्रह गर्नु भएको छ नेपालमा मनसुन सरदरमा एक सय पाँच दिन रहने गर्दछ यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक साढे पच्चिस लाख बढी जनसङ्ख्या रहेको सुदूरपश्चिममा बाहुन बाह्रजना मातृ विशेषज्ञ डाक्टर उपक्षेत्रीय अस्पताल र महाकाली अञ्चल अस्पतालमा पुरै दरबन्दी रिक्त पुनर्वासको सीमावर्ती क्षेत्रमा हतियार देखाएर भारतीय एसएसबीको आतंक एसएसबीले मानसिक यातना दिने गरेको स्थानीयको भनाई सिकल सेल रोगलाई जनस्वास्थ्य समस्याको रूपमा सम्बोधन गर्न माग सिकल सेल चेक जाँचको मेसिन नहुँदा बिरामी पत्ता लगाउन नै समस्या र सुदूरपश्चिममा पनि मनसुन सक्रिय सरदरभन्दा बढी वर्षा हुने भएकाले आउन सक्ने प्राकृतिक विपत्तिबाट जोगिन सचेत रहन आग्रह समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio radio unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ साथै हामीसँग सामाजिक सञ्जालमा जोडिन चाहेमा फेसबुकमा Facebook dot com slash radio radio unity र ट्विटरमा Twitter dot com slash radio radio unity डिडिएलमा जानुहोला लगत्तै बिबिसी नेपाली सियाको बिहानी पक्क सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार